अथश्री बालकाण्ड एक दिन नारद सत्यलो पुगया लोको गरुहित भनी ब्रह्मा ताई थिया पर चरणमा खुसी गराया पनि क्या सोच्छौ तिमी सोध भन्छु म भनी मरिजी भए थियो जसै ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गरायो तसै हे ब्रह्मा जति हुन् शुभा शुभ सबै सुनिरया छु कछु बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु आउला जब यो कली बखतमा प्राणी दुराचार भई गर्ने छन् सब पापने तरहका निचका मतीमा गई साँचो बात गरैन कोही अरूकै गर्नन् त निन्दा पनि अर्काको धन खानलाई अभिलास गर्नन् फसल हो भनी कोही जन्त स्त्रीमा रत हुनन् कोही त हिंसामा देहैलाई त आत्मजानी रहनन् नास्तिक पशु झैँ तहाँ कामका चाकर झै भएर रहनन् स्त्रीलाई देउता सरी मान्नन् पितृ र मातिलाई बुझी खुब शत्रु सरीका गरी ब्राह्मण भइकन वेद रहनन् कोही पढुन् तापनि धन ठुलो छ पनि भन्या सजधन आर्जन गरौँला भनी जाति धर्म र होइन क्षेत्रीहरूमा जो छन् यिनी चाहरू शुद्रादि त तपसी होइरहनन् ब्राह्मण शरीका बरु स्त्री धेर भ्रष्ट हुनन् पति र ससुरा को द्रोह ठुलो गरी यस्ता नष्ट कसोरी मुक्त त हुनन् संसार सागर तरी यो चिन्ता मनमा भयो रहिले, अहिले सोधौँ पाए भनी आयाको छु दय निधान कसरी तर्नन् सहजै पनि यस्तालाई उपाय तर्न सजिलो कुन हो आज्ञा गरी मेरो चित्त बुझाइ होस् क्या ल्याइ जान्छन् तरी नारदले दुनियाँ उपर गरिदया बिन्ती गरायो जसै ब्रह्माजी पनि खुब प्रसन्न हुनुभयो मर्जी भयो यो तसै हे नारद सब पाप हर्न कनता रामायणैले सरी अर्को मुख्य उपाय छैन सबको हित यही छ सरी शम्भुदेखि सुनेर तत्त्व सब यो गान पार्वती गर्दछिन् रामको नाम पार जानी बहुतै आनन्दमा पर्दछिन् जसले गानकन गर्दछन् तति सहज संसार पार तर्दछन् कालैको पनि ताप हुँदैन भय सब तिनका सहज टर्दछन् यो सब शास्त्र विषय बडो छ रघुरातको रूप जनाइदिन्या जो छन् सबै पुराणहरू यी सबमा यही मुख्य जानी लिने गर्छन् कीर्तन सुन्दछन् पनि भन्या यो पाउँछन् फल भनी तिनको पुण्य बखान गर्न त सबै सक्दिनँ मैले पनि सुन्या त्यहाँ शिवदेखि यसकी महिमा एक श्लोक पढौँ तापनि भक्तिले यदि यो पढ्यो पनि भन्या पाप छन् भनी जो एक चित्त गरेर पाठ खुसी भई गर्छन् सदा यही जीवन मुक्त तिनै त नर भई ईश्वर शरीका बन्या पूजा पुस्तकको गरे पनि त फल एक सुमेदका सरी पाउँछन् सुनियो कहीँ पनि भन्या पाप त्यस घरी जोता पुस्तकका नजिक गई नमस्कारै फकत गर्दछन् त्यस्ता जन सब देवता पुजी हुने फल भोगमा पर्दछन् चारै वेद पढेर शास्त्रहरूको व्याख्यान गर्दा पनि पाइँदैन उफल त पाउँछ सहज पुस्तक दिनाले पनि भक्तिले कहीँ भक्तका घर गई एकादशीमा कह्या चौबिस पल्ट पुरस्चरण गरी हुने गायत्रीका फल भया जसले रामनवमी उपासी खुसीले जागरण समेतै गरी यो रामायण पाठ गरोस् कि त सुनोस् तन्मन यसैमा धरी त्यसले तीर्थ पिछे तुला पुरुष दान सूर्य ग्रहणमा गर्यो यसमा संशय छैन जान्नु सबले आनन्दमा त्यो पर्यो रामायण कन गाउने पुरुषको आज्ञा त इन्द्रै पनि मान्छन् श्री रघुनाथका प्रिय हुन् मान्या नै हुन् भनी रोज रोज यसकन पाठ गरेर जनले सत्कर्म गर्छन् जति कोटि गुण बढ्ती मिल्छ सबको घट्दैन तिन रति यसमा राम हृदय छ पाप हरिलिने कोही घाती पनि शुद्धात्मा बनि जान्छ तिन दिन पढ्या गर्छन् कृपा राम धनी। रोज रोज तिन पटक अगाडि हनुमान राखेर पाठ गर्छ जो जस्तो भोक्कन गर्न खोज्दछ भोग संपूर्ण પામું છસો જોયો પાઠ તુલસી પીપલ વરી પરી દર્શન પ્રદક્ષિણ કરી तिनका पाप सब जन्मका जतिता छन् छुट्छन् ती त्यसै घरी त्यसमा राम गीता छ झन् अति ठुलो जसको महात्मै पनि सब जान्य शिव मात्र छन् अरू तको जान्य छ यस्तो भनी आधा पार्वती जान्दछिन् म त सबै चौथाई पो जान्दछु गीता पाठ गरेर नास नहुने पाप छैन यो मान्दछु रामले वेद मथन गरिकन झिक्या गीता र अमृतसरी लक्ष्मणलाई दिया यही पढिलिया जाइन्छ संसार तरी मार्छु निश्चय वीर्य भनी खुब ठुलो इरादा गरी पढ्थ्या श्री शिव थै गया परशुराम दिन दिन चरणमा परी पढ्थिन पार्वती राम गीता तही सुनी पाठ गर्न लागि गया राम गीता तही देखि पाठ गरी लिया नारायण इति भया मैना दिन यही राम गीता पढि लिया सब ब्रह्म हत्याहरू छुट्छन्ता अरू छुट्ता छन् सकल पाप भन्या बखान क्या गरू साल ग्राम तुलसी पिपल कि बडा सन्यासी थै जो गई राम गीता कन पाठ गर्यो पनि भन्या ठुलो महात्मा भई जुन फल छन् मुखले भनि नसकिन्या सो फल ती भोग गर्दछन् कोही श्राद्ध विषय पढन् त तिनका पितृ सबै तर्दछन् पहिले खुप नियम गरी दशमीमा एकादशीमा पनि आसन बाँधी अगस्ती बिच्छे मणि पाठ गर्छु म गीता भनी राम गीता उपवास कन बहुत आदर गरी पढ्छ जो त्यसलाई त नभन्नु मानिस भनी रामै सरीको छ त्यो दान ध्यान तीर्थ कदापि केही नगरी यही राम गीता पढी बस्छन् ज्योति अनन्तका पदवीमा जान्छन् सहज पार्तरी धेरै बात गरेर हुन्छ अब क्या रामायणै हो जबर पाप नाकन छैन केही बुझियो यसै सरीको अबर जो छन् तन्त्र पुराण श्रुति स्मृति त सोरै कलामा पनि पुग्दैनन् त बखन कहाँ तक गरौँ यो फेरि ठुलो भनी जो रामायण को महात्म्य विधिले नारद जिलाई कह्या जुन सुनी कन चित्तले बुझिनिदा नारद पनि खुस भया पाठ गर्छन् कि त सुन्दछन् यति भन्या यो यति सुन्दा पनि जान्छन् सबुही विष्णुका पुरी महा खुब पूज्य सबका बनी कैलाशमा भगवान सदा शिव थिया ध्यानमा बहुत मन्दी बाम काखमा बहुतै प्यारी तकी श्री पार्वती जीली एक दिन पार्वतीले तही शिवजी थिइन् सोधिन शरणमा परी आफू ता सब जान्दथिन् तर दया सम्पूर्ण लोकमा गरी हे नाथ म गर्दछु हजुरमा राम हुन् जगतका पति रामदेखि अरू कोही छैन जनका संसार तर्न्या गति जसमा भक्ति गर्यो भने अति गभीर संसार सागरमा महा नौका झै तरि जान्छ झटपट गरी त्यस नर्के देहै तहाँ यस्ता कन लोकमा जनहरू एक ईश्वरै मान्दछन् कोही तत्त्व नपाई मूर्खहरू त मानिसरी जान्दछन् क्या भन्छन् कि रामेश्वर भया शोक्यान तिनले गर्या सीता रावणले जसै हरिदियो ठुलै विपदमा पर्या ईश्वरलाई त शोक हुँदैन र भनु हुँदैन ज्ञान पनि यिनमा यो सब देखियो त कसरी जानु ईश्वर भनी लुक यस्तो पनि भन्छ कोही भगवान् यसमा विचार खुप गरी जस्तो हो सब यो बताउनुहोस् सन्देह मेरो हरि यस्तो प्रश्न सुन्याएर पार्वतीजीको खुसी पनि खुप भया राम यस्ता प्रभु हुन् भनेर शिवले सब ताही कया सुन्यो पार्वती राम अनादि परमेश्वर हुन् ती आकाशरी सब डाकिकन अघि विराट सम्पूर्ण सृष्टि गरी जस्तै चुम्बकका नजिक परिगया नछन् यी लोहा पनि तस्तै जस्कन पाइ नाच्दछ जगत नाना प्रकारको बनी यस्तो तत्त्व नजाने मानिसरी रामलाई जो गर्दछन् संसारका यी अनन्त तापहरू तिनै लाई सदा पर्दछन् बादलले अरू ढाक्छ ढाक्छ अरू क्या श्री सूर्यलाई पनि लोक त भन्छ उठो र बादल ठुलो सब सूर्य ढाक्यो भनी तस्तै तत्त्व नजानी बोल्छ जन जो सो भन्छ मानिस पनि योगी ज्ञानी त चिन्दछन् यी रघुनाथ त्रैलोक्यका नाथ भनी जसलाई रिङटा छ भन्छ उफगत घुम्छन् ऊ पर्वत भनी घुम्दैनन् यी त घुम्छ त्यही रिङटा जान्दैन कोही पनि अज्ञान रूप रिङटा हुने जनहरू भन्छन् ती मानिस पनि राम त हुन् परमेश्वरै सकल यस चौधै भुवनका धनी सूर्यमा पनि अन्धकार छ कहीँ क्या त्यस्तै छ राममा पनि शोक अज्ञान रति छैन जानु सबले आत्मा नै हुन् भनी अर्को गोप्य रहस्य भन्छ सुनयो सम्वाद सीतारामको भूभार हर्न त को थियो जब हर्या छिन्छन् भयो कामको भूमिको सबभार हरेर रघुनाथ राज गर्न जसै देख्या श्री हनुमानलाई र दया आयो प्रभुका तसै सीतालाई हुकुम तही दिनुभयो सीते हनुमान बडा हाम्रा भक्त भया तत्व तत्त्व लिनका खातिर यहाँ छन् खडा यिनलाई तिमी तत्त्व देऊ भनियो हुकुम भए थियो जसै सीताले हनुमानलाई दिनुभयो जुन तत्त्व हो सो तसै अर्को तत्त्व त केही छैन हनुमान उन को कहु राम हुन् ब्रह्मै नै कि शक्ति बलि माया भने कि राम रामको सन्निधि पाइ गर्छु सबको सृष्टि र पालन पनि आरोप राम विषय गरिन्छ सबै हो गर्ने नै हुन् भनी यस निर्मल रघुवंशमा प्रभुजीले जो जन्म यहीँ लिया विश्वामित्र निमित्त यज्ञहरूमा राखी दया मन्दिया जो पाप गौतम पत्नीका हरिदिया जो दिया थनु जो मैला हि बिहा गरे सब कुरा यस्ता कहाँ तक भनु जो ता गर्व हरा ती वीर परशुराम को जो अयोध्या बस्या बाह्रै वर्ष बिहा गरे पछि बसी जोता बनैमा पस्या यस्ता काम जति काम भया ती सब काम गर्ने महौता पनि भन्छन् लोकत रामलाई सबका कर्ता नै हुन् भनी अन्तर्यामी अनादि साक्षी त ती हुन् कर्ता काँती थिया मेरा गुण लिँदा त लोकहरूले कर्ता भनी पो दिया यति सीताजी बाटो उपदेश पाइसक्या थिए जसै आफै राम प्रभुले पनि दिनुभयो फेर तत्त्वको ज्ञान तसै यस्तो हुन्छ परात्म आत्मा यही हो यो हो अनात्मा भनी आत्मा हो र परात्मालाई बुझ्दा पाइन्छ मुक्ति पनि आत्माको र परात्माको छ कति फेर त्यो एक जानी लिनु जुन जुन चिज अनात्मा हुन् ऊ त झुठा जानेर छाडिदिनु आत्माको र परात्माको गरी विचार एक तत्त्व जान्यो जसै अज्ञान सब छुटी जान्छ ती पुरुषको मै तुल्य हुन्छन् तसै यो मेरो हृदय त हो प्रिय छ यो खुप गुप्त राख्नु पनि तत्त्व ज्ञान भनिए कहिन्छ बुझिल्यौ सुन्यौ हनुमान भनी तत्त्व ज्ञान हनुमानलाई रघुनाथ ल्याइदिनु त सोही ज्ञान तिमी थै कहीँ कन सक्या सम्पूर्ण मैले यहाँ सुन्यौ पार्वती रामको हृदय यो जो जो त पाठ गर्दछन् जो छन् जन्म सहस्रका सकल पाप तिनका सबै टर्दछन् जाति भ्रष्ट अधम होस् त पनि लौ यसलाई खुब पाठ गरी रामको ध्यान पनि गर्छ पो पनि भन्या त्यो जान्छ संसार थरी सुनिन् पार्वतीले अपार महिमा यो रामजीको जसै फेर विस्तार गरी सुन्नलाई मन भो ती पार्वतीको तसै बिन्ती फेर शिवथे गरिन् पनि तहाँ हे नाथ सबै रामको लीला सुन्न मलाई मन हुन गयो यही बुझ्या कामको सुनो लिला भनेर म माया बहुतै धरी सब लिलाहरू फेर बताउनुहोस् जो छन् ती विस्तार गरी यो प्रेम पार्वतीको सुन्या र शिवले खुब प्रेम राखिन् भनी जो जो हुन् सब रामचरित्र शिवले ताहा बताया पनि यी भूमि कनरावणादि बिरले भारी बनाई दिया भारी भई तिरुदै गइन् उही जहाँ ब्रह्मा बस्याका थिया पापी धेर भई भार भयो मकनता यो भार छुटोस् पनि आया आज दया निधान चरणमा यो बिन्ती पारिन् पनि यस्तो बिन्ती सुनि दया पनि उठ्यो ती भूमिमाथि त दौडी छिर कातिर गया विष्णु रहन्थ्यो जहाँ इन्द्रादीहरू साथमा स्तुति तहाँ गर्या था जसै सर्वात्मा भगवान प्रसन्न हुनु भई दर्शन दिनुभयो तसै देख्या सुन्दर रूप जसै प्रभुजीको ब्रह्मा चरणमा पर भक्तिले तुति खोप गरेर खुसी भई हाती जोरी बिन्ती गर्या हे नाथ रावण दुष्ट भई सकल लोक लाई विपत्ति दियो इन्द्रादीहरूको त तेज सहजमा खैचेर त्यसले लियो यसलाई अब मारी बक्सनु हवस मानिसरी का बनी मानिस देखि मरा खुस भई हराउनु भयो भूलोक जाऊ भनी मानिस भई भगवान जति तरहनन् त्यस पृथ्वी तलमा गई बानर भइकन शक्तिमी पनि दशरथ बड़ा बिरथिया राजा अयोध्या महा तिनको वृद्ध उमेर भयो तपन एक छोरा भएनन् तहा तापले पूर्ण भई सित गया सोध्या उपाय पनि हे सर्वज्ञ मुने कसो गरी हुन् श्रेष्ठो विनती वशिष्ठ गुरुले युक्ति हुन्छन् पुत्र अवश्य जल्दी महाराज एक यज्ञ अहिले गर्या शान्ताका पति ऋष्य शृङ्ग ऋषि छन् ती डाक्नु अहिले पर्या ती हामी बस यज्ञ एक खजुरका खातिर गरौला जसै चार छोरा ती बिर हुनन् हजुरका सप्ताप छुटनन्तसै यस्तो अर्ति वसिष्ठको जब सुन्या राजा बहुत खुस भया शान्ता का पतिलाई डाकी कन खुब याद गर्न लागी गया ऋषय श्रृंग वशिष्ठ दुई ऋषिले होम गर्न लाग्या जसै पायस को थलिया लिए कन आयाति अग्नि तसै यस पायस कना जले उ भगवन छोरा हुना छन् भने दिया र पायस तहा लुक्याति अग्नि पनि राजा खुसी भई दुवै तिरसिका कोमल चरण मा परी कौशल्यारति कई कई कन दिया पायस तसैव खतमा आइन् सुमित्रा पनि कौशल्या रति सित भनिन् खै भाग मेरो भनी दुबैले दुई भाग देखि छ कि भाग तिनको दिया तिन रानी सर्वदानिका सकल लोक खुशी भया घरी कौशल्या जननी भगवन श्री राम पैदा भया देखिन श्री प्रभु को चतुर्भुज स्वरूप सब मायिका तप गया हाथ जोरी बहुत स्तुति पन गरिन् ईश्वरी नहीं हुन् भनी जान्या नाथ लाई सबका आत्मा स्वरूपी भनी यो ब्रह्माण्ड पनि सहज उदरमा लिन त थियो मेरा आज उदर विषे बसी यहाँ यो जन्म अहिले लियो देख्या भक्त पर दया हजुरको हे नाथ शरणमा पर यही मूर्ति प्रभुको सदा मन महा झलको पुकारा गर्या लुकाइ कन व्यस् बालक स्वरुकावनि दर्शन दे मलाय हेर्चु भगवन् लीला ते हि बालक मूर्ति दुवै स्त्री पुरुषै भई अघि ठुलो मेरो तपस्या गर्यो तिमीलाई म पुत्र पाऊ भनी खुब इच्छा यसैमा धर्यो हुँला पुत्र भनेर बर पनि दिया सोही कुराले यहाँ तिम्रो पुत्र भएर जन्मन नगया व्यर्थै म गर्थ्या कहाँ कौशल्यासित बात पनि यति गरी बालक सरीका बनी चेष्टा बालक कैलिया प्रभुजीले खुब लाग्या पनि थाहा भो दशरथजीलाई र गया दर्शन गर्या थ्या जसै देख्दैमा परिपूर्ण मन हुन गयो आनन्द पाया तसै तत्क्षणमा तही जात कर्म पनि भो सब काम गुरुले गर्या कैकेयीतिरता भरत हुन गया आनन्दमा सब पर्या जम्ल्याहा दुई पुत्र पाउँदी भइन् ताहा सुमित्रा पनि जेठा लक्ष्मणता भया ती दुईमा शत्रुघ्न कान्छा बनी तिन तिर चार पुत्र सुकुमार जन्मिसक्या थिया जसै भूमि रत्न सुवर्ण वस्त्रहरूका भारी भया दान्तसै कौशल्या सुतको वशिष्ठ गुरुले नाम राम भन्नु भनी राख्या के कै पुत्रको भरत नाम जम्ल्याहको नाम पनि जेठाको शुभ नाम लक्ष्मण गरी जुन चाहिँ कान्छा थिया तिनको नाम पनि काम माफिक असल शत्रुघ्न राखिदिया लक्ष्मण रामसित खेल्दछन् भरत थिए शत्रुघ्न खेल्दा भया पायसकै अनुसारले हुन गयो प्रीति त बढ्दै गया बिति गई गयो प्रभुजीको सब बाल लीला गरी चारैको बन्द भो पढिसक्या सब शास्त्र छोद गरी खेल्या केही दिनमा सिकार बनमा साँचा सिकारी बनी राजकाज गर्नु जति थियो सकल त्यो राजकाज चलाया पनि रामुन् परात्मा तिकाम्बिकारी यश्लोकमा छन् नररूपधारी काम गर्न लाग्या तिनरै सरिका लीला पार भगवान भगवान् हरिका राम नारायण हुन् जानेर मनले जान्यार भेट्छु भनी विश्वामित्र ऋषि बहुत खुसी हुँदै आया अयोध्या पनि देख्या श्री दशरथजीले र बहुतै आदर ऋषिको गरी सोध्या काम किन आज आउनुभयो भन्दै बहुत प्रेम धरी आदर पूर्वक का सुन्या प्रिय वचन यस्ता ऋषिले जसै आफ्नो दर्द जौन थियो मनमा सोही बताया तसै हे राजन सब पर्व पर्वहरूमा ईश्वर विषय मन्दरी गर्छु होमहरू कर्म त्यस बखतमा आएर होम नाश गरी मारिचले र सुबाहुले बहुत दिक गर्छन् र पाप हुन् भनी दुवैलाई मराउन कन उठ्यो रिस आज मेरो पनि सोही बिन्ती गरौँ भनेर अहिले आया हजुर माया जेठा पुत्र मलाई बक्सनु हवस लैजान्छु अहिले त लक्ष्मण साथ गरी रामलाई अधिराज अहिले हजुरले दिया मारिचलाइ सुबाहुलाइ सहजे मार् यस्मा अर्ति वशिष्ठ को लिनु हवस दीना न दीनामा भीनुत पनि हवस यही काम आया विश्वामित्र जी को सुन्या वचन यो राजा स कस्मा दियु कीर्तन दियु ये ही मनमा चिंता बहुत गर्या सोध्याता ही वशिष्ठ थे पनि गुरो यस्तो पर्यो क्या गरु कल्याण हुन्छ कसो गरे रहिले अरती मिलोस एक बरु रामलाई मन देखि बात कसरी एक यही कठिन भो अनी इनलाई नदिया सराप पनि दिनन की लाग्छ यस्तो पनि यसमा श्रेय यसो छ यो गर भनी छु आज्ञा जसो सोही काम म गर्द छु हित हुन्या कुन पाठ छ गर्नु कसो यो बिन्ती दशरथ जब सुन्या ताही गुरुले पनि रामको गुह्य कुरो सबै भनिदिया यस्ताई राम हुन् भनी हे राजन तिमी ताई राम अहिले हुन् पुत्र मेरा भनी भन्छौ पुत्र त हुन् तथापि इन हुन् चौधै भुवनका धनी भूभार हर्न निमित्त आज भगवान यस पृथ्वी तल झर्या कौशल्यातिर जन्मनु पनि थियो सो सत्य अहिले गर्या कौशल्या दशरथ दुवै तिमी अघि कश्यप अदिति थियौ ईश्वरलाई म पुत्र पाऊ भनी तप गर्दै समाधि लियो खुसी भई वरदान दिया प्रभुजीले छोरो महुला भनी सोही सत्य गराउना कनया जन्म्या परात्मापनि शिष्युन् लमण शङ्ख हुन् भरतजी शत्रुघ्न चक्रावतार हुनको जन्द च तत्त्व यो बुजतिमि लीला प्रभु की अपार मूल शक्ति प्रभु की अनन्त गुण की सो दिव्यति बनी छोरी भैति बस्या जनक की सीता च पनि सीताराम दुई को विवाह विधिले संयोग गराऊ भनी विश्वामित्र जी का भयो र मनमा आई रह्या छन् दीने दिने योग्य मान्दछु भनी गुरु ले अर्ति दिया जसै खुशी भई दशरथ जीले पनि दिया लक्ष्मण सहित राम तसै राम लक्ष्मण कन पाऊदा ऋषि पनि अत्यन्त खुशी भया आशीर्वाद दशरथ जिलाई दीराम लक्ष्मण लीती गया केही दुर्गै रामलाई ऋषिले विद्या सिकाई दिया जुन विद्या पढी भोक थकाई कहिले लाग्दैन यस्ता थिया गङ्गाका तिरमा बडो बन थियो पुग्या जसै ती विश्वामित्र विश्वामित्रजीले कह्या जिथे राम ताड छे यहाँ त्यो हो राक्षसी काम रूपी छ बहुत लोकलाई बाधा पनि गर्छे यसका नमारी बक्सनु हवस यो पापिनी हो भनी विश्वामित्रजीका वचन कन सुनी श्रीरामजीले पनि टङ्कार खुब धनुको गरा सुनि यहाँ त्यो जल्दी आओस् भनी, त्यो टङ्कार सुनि ताडका पनि तहाँ दौडेर आए जसै हान्या बाण प्रभुले गड्यो हृदयमा त्यो बाड मरे त्यो तसै यक्षी थी कि सराप परि तहाँ त्यस्ती भयाकी थिए रामले मारिदिँदा त श्राप पनि टर्यो फेर यक्षीको रूपले श्री रामचन्द्रजीका वरिपरि घुमी प्रेमले नमस्कार गरे स्वर्गैमा गई रामका वचनले बेस एक विमानमा चढे विश्वामित्र ऋषि बहुत खुसी भया यो कार्य देख्या जसै जो सब शास्त्र रहस्य हो सब दिया तिरामलाई तसै कामाश्रम रमणी यथल तही थियो एक रात तहाँ बास गरी फेर सीताश्रममा गया रघुपति सबलाई मंगल गरे त्यस सिद्धाश्रममा अनेक ऋषि थिया पूजा सबैले गर्या मारिच फेक्न सुबाहु मार्न कनराम तहाँ अगाडि सर्या विश्वामित्र जिलाई भन्नु पनि भो मारिच सुबाहु कहाँ बस्छन् यज्ञ ठुलो गरी लिनु भया तियाउ कि यहाँ भेटै आज भए नमार्नु कसरी यो मर्जी सुन्या जसै विश्वामित्र ऋषि अरू ऋषिले होम गर्न लाग्या तसै दिन मध्यान्न भयो तसै बखतमा आया ती राक्षस पनि मर्न्या कालकन चाल्न पाए अघि झै होम नाश गरौँला भनी काही हाड खसाउँछन् कहीँ रगत यस्तै प्रकारले गरे आयाती जब यज्ञमा प्रभुजीले हान्या अगाडि सरी, मारिचलाई त बाँडले जलधिका तिरमा दिया, अग्नि बाण धरी सुबाहु कनता, भस्मै गराई दिया, तिनका फौज पनि ताही लक्ष्मणजीले मारिसक्या थ्या जसै खुसी भइकन पुष्प वृष्टि गरियो सब देवताले तसै विश्वामित्र बहुत प्रसन्न हुनु भई रामलाई काखमा लिया भोजन गर्न निमित्त रामकन तहाँ मिठा फला दिदी तिन दिन ताही मुकाम गर्या प्रभुजीले वार्ता कथाको गरे चौथा दिन ऋषिले गर्या विनती एक रामका अगाडि सरे हे राम जाऊ जनक जिका पुरी महा राजा जनक छन् बडा गर्नन आदर भक्तिले हजुरका सामने हुन्या छन् खडा कहाँ एक शिवको धनुष पनि छ बेस देखिएला त्यो पनि यो बिन्ती ऋषिको सुनेर रघुनाथ खुसी भया बेस भनी विश्वामित्र र भाइ लक्ष्मणले श्रीराम हिँड्या थ्या जसै आश्रम गौतमको पर्यो नजरमा गङ्गा किनारमा तसै आश्रमका नजिकै असल फल सहित फुलको बघैचा थियो जन्तु नाम त थिएन कोही त पनि सम्भार बिनै त्यो जियो मालुम राम कन क्या कहीँ कमी थियो जोता जगत का धनी सोध्या तै पनि यो असल छ किन यो रित्तै बघैचा भनी विश्वामित्र थिया सबै गुण निपुण विस्तार सुनाया पनि गौतमको अघि बस्ती हो अब भन्या छैनन् यहाँ कोही पनि भार्या गौतम कि समान गुण कि भक्तै अहल्या थिए ब्रह्माकी तित पुत्री हुन् गुणी हुँदा सब खुस गराइलिन् गौतम कार्य निमित्त दूर जब गया रूप गौतमैको सरी धारी गौतम पत्नीका नजिकमा इन्द्रिय गाडी सरी आई भोग विलास गरेर खुसी भई फर्की गया जसै देख्या गौतमलाई गौतमजीले आश्चर्य मान तसै आफ्नो रूप दुरुस्त देखे कनखुप गौतम रिसाय पनि सोध्या होस् त कौ बता न तरता हेर भस्म गर्छु भनी ब्राह्मण इन्द्र मौ भनेर डरले बिन्ती गर्या थिए जसै गौतमले पनि रिसमा परिदिया यस्तो सरापो तसै योनिमा अति लुप्त आज भइछस् यत्रो बडो भई पनि तेरा यही शरीरमा अब हुनन् हजार योनी भनी दिया यति सराप र इन्द्र पनि फेर आफ्ना स्थलैमा गया पत्नीलाई शराब दिएर ऋषिले पत्थर बनाइदिया